सुर ताल लयको सङ्गम कार्यक्रम आरोह अवरोह नमस्ते साङ्गीतिक स्वागत छ कार्यक्रम आरोह अवरोहमा नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूले तयार पारेको नेपाली गीत सङ्गीतसँग सम्बन्धित यो कार्यक्रम आरोह अवरोहमा हामी नेपाली साङ्गीतिक आकाशका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ साङ्गीतिक कार्यक्रम आरोह अवरोह प्रस्तुत गर्दैछु म सहदेव Ooh. कार्यक्रम आरोह अवरोहमा आज हामी गायिका आनी छोइङ डोलमासँग साङ्गीतिक भलाकुसारी गर्दैछौँ यो कार्यक्रम लगायत हाम्रो अन्य विविध अनलाइन रेडियो कार्यक्रम तपाईँ हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सजिलै सुन्न सक्नुहुन्छ आनी डोल्माले जुलाई दस आइतबारको साँझ न्युयोर्कमा एउटा साङ्गीतिक कार्यक्रममा आफ्नो सुमधुर शान्तिप्रिय र आध्यात्मिक गीत सङ्गीतहरू प्रस्तुत गर्नुभयो म पनि उक्त कार्यक्रम हेर्न गएको थिएँ कार्यक्रम सकिसकेपछि मैले हानी छोइङ डोल्मासँग कुराकानी गरेको छु यो कुराकानीको बिचबिचमा उहाँले उक्त कार्यक्रममा सुनाउनुभएका विभिन्न बुद्धका भजनहरू शान्ति सङ्गीत र नेपाली सुमधुर सङ्गीतहरू सुनाउनेछौँ आनी स्विङ डोलमा यतिखेर क्यानाडाको टोरन्टो र अमेरिकाको न्युयोर्क र वासिङटन डिसीमा आफ्नो साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ आनी छोइङ डोल्मासँग हामीले उहाँको साङ्गीतिक र आध्यात्मिक जीवनको कुराहरू सँगसँगै उहाँले सञ्चालन गर्नुभएको नन्स वेलफेयर फाउन्डेसनको बारेमा कुराकानी गर्दैछौँ कार्यक्रमको शुभारम्भ गरौँ उहाँले जुलाई दसमा सुनाउनु भएको यो बुद्ध भजनबाट यसपछि हामी क्रमशः कुराकानी गर्दै बिचबिचमा उहाँले उक्त साङ्गीतिक कार्यक्रममा सुनाउनुभएका अन्य विविध गीत सङ्गीतहरू पनि सुन्नेछौँ Oh पनि स्वागत छ विगत पछिल्लो वर्षहरूमा मैले धेरै सुनेको गीतहरूमध्येमा दिदीको गीतहरू चाहिँ पहिलो पङ्क्तिमा पर्छ पहिलो ट्र्याकहरूमा पर्छ र मैले चलाउने हिमाली स्वरहरूमा पनि प्रायः जसो दिदीको गीतहरू समावेश छन् अनि साह्रै खुसी लाग्यो धेरैले पहिलोपटक सोध्नुहुन्छ कस्तो लाग्यो यहाँ कार्यक्रम गर्दा भनेर कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो भने खै एकदम म अलिक माथिएको पनि छु किनभने विदेशीहरूले कार्यक्रम आयोजन गर्दाखेरि चाहिँ प्राय भर हल भरेको हुन्छ र एकदमै पिनड्रप साइलेन्स हुन्छ आफूलाई गाउँदा पनि रमाइलो लाग्ने किनभने अरूले सुन्दा पनि ध्यान दिएर सुन् सुनेको लाग्दाखेरि किनभने यी जे जति पनि मैले गाएको छु यी चाहिँ खालि त्यो नचाहिने कुरा होइन सबै आध्यात्मिक चिन्तनको विषयलाई लिएर गीत गाएको भन्दाखेरि यी कुराहरूलाई अलिकति गीत मात्रै आत्माले सुन्ने कोसिस गर्यो भने यसले धेरै काम लाग्ने कुराहरू गरिरहेको हुन्छ अनि सबै लिनु नसक्यो भने अलिकति लिँदा पनि जीवनलाई एउटा सार्थक तुलाउने बाटो पाउँछ हजुर त्यो विश्वास मेरो र त्यही प्रार्थनाका साथ पनि म त्यसरी गाउँछु र आजको दिन चाहिँ अलिकति यो प्रचार प्रसारमा अलिक धेरै नै कमी भयो कि हुन त बिचरा आयोजक साथीहरूले कोसिस त दुःख त गरे गरे देखिन्छ है दुःख त धेरै थोरै सबैले गरेर नै यसरी आयोजन गरि गरिन्छ राम्रै गर्छु भने अब त्यसप्रति म आभारी त छु तै पनि अलिकति चित्त नबुझेको चाहिँ धेरैलाई थाहा रहेनछ हो अनि अलि मलाई पर्सनली म पनि एउटा दर्शक भएर यहाँ आउँदाखेरि चाहिँ यो ठाउँ पनि अलि पा अलि अलि अपायक पर्ने धेरै जस्तो श्रोताहरूलाई होइन अनि प्लस यो प्रचार प्रसार अलि भएन पनि प्रचार प्रसारमा चाहिँ धेरै कमी कमजोरी पाएको जस्तो अनि यो हल जुन यो बास्केटबलको जुन कोर्ट छ ठुलो यो हल छ र यो पर बस्दाखेरि दर्शकहरूसँगको सम्बन्ध टाढा टाढिएको जस्तो रहेछ नजिक भएन अनि यो सङ्गीत र तपाईँको आनीको जीवन अलिकति बढाउनुहोस् न कसरी दुईवटा सँगै हिँडिरहेछ मेरो जीवन नै सङ्गीतले एउटा सार्थक तुलाइरहेको छ जीवन एउटा शरीरमा सास भरे जस्तै सास भयो भने जीवन लाइफ दिन्छ यो सङ्गीतले मेरो त्यस्तो एउटा सासको रूपमा जीवनलाई अगाडि बढाइरहेको छु एउटा सार्थकता पाइरहेको छु जस मार्फत मैले आफ्नो मात्र भलो होइन कि धेरै अरूको आफ्नो दिदीबहिनीहरूको दाजुभाइहरूको भलो सानै भए पनि गर्न सकिरहेको छु कि भन्ने जस्तो लागेर सङ्गीतले धेरै धेरै काम गरेको छ हजुर see. अनि आफूलाई तपाईँ धेरै सेलिब्रिटी जस्तो लाग्छ कि अनि बुद्ध धर्मप्रति आस्था राख्ने विचार बोक्ने व्यक्तित्व जस्तो लाग्छ मुख्य कुरा त हामी मान्छे हो चाहे त्यो आनी होस् चाहे त्यो सेलिब्रिटी होस् चाहे त्यो तपाईँ पत्रकार होस् के हुन्छ नि जर्नलिस्ट तपाईँको रेडियो जर्नलिस्ट भयो जो मान्छे नै हो हामी सबै <laughs> हामी सबैको लक्ष्य जीवनमा एउटै हुन्छ जीवनमा सुख पाऊँ होइन र कम्फर्टेबल जीवन बिताउन पाऊँ आफ्नो बालबच्चाहरूको जीवन राम्रो होस् आफ्नो वरिपरिको परिवारजनहरूको सबैको राम्रो होस् भन्ने चिताउने अब लक्ष्य सबैको त्यो तर लक्ष्य त्यो भए पनि तर त्यसलाई अपना पाउने तरिका विभिन्न अपना जस्तै तपाईँले पत्रकारितामा लाग्नु भएको छ रेडियोतिर म आध्यात्मिक गायनतिर लागेको छु विभिन्न आफ्नो आफ्नो जहाँ जहाँ जे जेसमा राम्रो सक्छ त्यस लागिरहेको छ तर मुख्य लक्ष्य हामी सबैको त्यही हो सो मलाई के त्यो अब सेलिब्रिटी भन्दाखेरि त्यसको एउटा फाइदा के त सबैको एउटा एटेन्सन पाउँछ र राम्रो व्यवहार पाइन्छ सबैले एप्रिसिएट गरिराखेको पाइन्छ मसँग फोटो खिच्छ या जे होस् जो कोही पनि मसँग देख्दाखेरि खुसी भएको देख्दाखेरि त्यो एउटा स्वाभाविक कुरा म त खुसी हुने नै भएँ तर अब त्यसको एउटा नराम्रो पक्ष यो त्यसलाई त्यति भन् गन्न पनि मिल्दैन अब त्यसलाई हेर्ने तरिका हो आफ्नो त्यसलाई अब आफूले लिने हो भर पर्छ अब आनी त अब एउटा भइहाल्यो अनि भएर नै सायद मैले यो जीवनलाई एउटा यसरी एउटा फराकिलो रूपले सार्थक रूपले जिउने त्यो स्वतन्त्रता फ्रिडम मैले पाएकै सायद आनी नै भएर होला नत्र भने बिहा बिहा गरेका भए गृहस्थी जीवनमा लागेको भए सायद सीमित रहन्थ्यो कि मेरो लोग्ने मेरो बच्चा मेरो आबा मेरो आमा मात्रतिर सीमित रहन्थ्यो त्यसलाई अलिकति राम्रो पनि जति राम्रो गरे सीमित रहन्थ्यो अहिले चाहिँ मैले अलिक टाढै सक्दो जति धेरै पनि समेट्न सकिरहेको छु त्यो त्यो फ्रिडम चाहिँ मैले इन्जोय धेरै गरिरहेको छु यो माया माया मोहको जालबाट चाहिँ फ्रिडमको कुरा गर्नुभएको माया मोह जाल भन्ने त्यो अलिकति डिप नै गयो अब तपाईँले भन्नुहुन्छ मैले अघि भने जस्तै म पनि मान्छे हो मलाई राम्रो भन्यो भने राम्रो लाग्छ खुसी लाग्छ कसैले नराम्रो पच्च भनिदिँदा ओ चित्त दुख चित्त दुख्छ त्यो एउटा स्वाभाविक मान मनुष्यको स्वभाव हो भन्दाखेरि त्यो ममा पनि छ तर अलिकति त्यसलाई अलिकति फरक अलिक फराकिलो ढङ्गले चाहिँ हेर्नुपर्छ है भन्ने चिन्तन चाहिँ अलिकति बेसी विकास गर्ने कोसिसतिर चाहिँ म अलि लागेकै मान्छे हो त्यो त्यो चाहिँ त्यसले गर्दाखेरि अलिक फाइदा धेरै छ त्यो बेसी नै एकै कुरामा झुलिँदिन हजुर अनि तपाईँले यो आफ्नो साङ्गीतिक यात्राको सिलसिलामा फाउन्डेसन पनि एउटा सुरु गर्नुभएको छ त्यो फाउन्डेसनलाई सङ्गीतले कसरी साथ दिइरहेको छ त्यो बताउनुहोस् न ओ धेरै नै यो अब मुख्य लक्ष्य त अब आफ्नो जीवनमा एउटा जे काम गरे पनि एउटा सबैको भलो होस् भन्ने चिताएर नै काम गर्न सकोस् भन्ने प्रार्थना सधैँ बोकिरहेको हुन्छ हामी धर्ममा लागेको कारण नै त्यही हो अरूको सुखमा आफूले सुख सुख भोग्नु पाऊँ अरूलाई दुःख दिएर होइन कि अरूलाई सुख दिएर र त्यो दिन पनि नसके पनि दुःख पनि नदिउँ है सकेसम्म भन्ने भन्नेतिर लक्ष्यतिर लागेको तपाईँ सुन्दै हुनुहुन्छ हिमाली स्वरहरू जननी जन्म भूमि स्वर्ग गरी नेपाली मन र नेपालीपनसँग नजिक फाउन्डेसनको चाहिँ कसरी फाउन्डेसन भन्नु फाउन्डेसन त अब एउटा लिगल प्रोसेसलाई एउटा पूर्णता दिन मात्र हो यो फेरि सरकारी प्रोसेसमा गएन भने पनि अलिकति नहुने त्यसलाई मिलाएर राम्ररी सिस्टमका साथ चलाउनुको निम्ति हो तर मुख्य लक्ष्य त्यही हो कस्तो कस्तो मतलब कस्तो कस्तो कामहरू गरिरहनु भएको छ त्यो सानोतिनो काम अब मुख्य त मैले आनीहरूलाई एउटा राम्रो पढ्ने वातावरण मिलाइरहेको छु हाम्रो दुर्गम क्षेत्रका प्राय नानीहरूको लागि ज जसलाई एउटा पढ्ने सायद मौका पाइ पाइँदैन थियो कि किनभने हाम्रो समाजमा केटी मान्छेले ती त्यति धेरै पढ्नु पर्दैन भन्ने सोच चाहिँ जुन अहिलेसम्म एउटा एकदमै इग्नोरेन्ट टाइप टाइपले प्र्याक्टिसमै छ भन्नुपर्छ त्यसलाई चाहिँ अलिकति होइन त्यस्तो होइन छोरी मान्छेले पनि पढ्न पाउनुपर्छ छोरी मान्छेले पनि पढ्यो भने चाहिँ राम्रो काम गर्न सकिन्छ छोरी मान्छेले खालि खाना मात्र पकाउने काम होइन एउटा देशै चलाउने मात्र कुरा भए पनि त्यो हो अरूलाई एउटा मार्गदर्शन दिने सार्थक मार्गदर्शन दिनको निम्ति मात्र भए पनि एउटा त्यो सक्षम छ भन्ने कुरालाई अलिकति म प्रुभ गर्न चाहने कोसिस आइमिन प्रुभ गर्नतिर लागिरहेको भनौँ न कोसिस चाहिँ त्यही हो त्यसलाई अनि विशेष गरेर हामी महिला दिदीबहिनीहरूलाई चाहिँ अलिक बेसी दुःख परेका त्यो पढाइ लेखा नभएको आज जसरी अब अघि भर्खरै मैले भने हालैमा म अलिकति एक्टिभली केमा लागिरहेको छु भने जेलमा परेका हाम्रो दिदीबहिनीहरूलाई चाहे जस्तो सुकै कारण होस् चाहे कति मान्छेले लाग्छ भन्छन् कि यो यो यो यो प्रस्टिट्युसनतिर लागेको नराम्रो जेलमा हाल्नुपर्छ अरे यार कुनै बाध्यता त छ नि जीवनमा उसले हाँसी खुसी त अर्काको त्यो नराम्रो व्यवहार त सहँदैन नि तर जीवन जिउनु छ बाँच्नु छ सायद उसको बालबच्चा पाल्नु थियो जीवन कुनै न कुनै बाध्यताले गर्दाखेरि उस त्यसमा लागि परेको हो कि पनि हुन्छ तर तर उसले पनि जीवनमा अलिकति सुख भोग्ने अधिकार चाहिँ छ त्यो कुरालाई अलिकति रेस्पेक्ट गर्दै उनीहरूलाई परिवारले अलिकति सपोर्ट नगरेमा तिनीहरूको अलिकति तिनीहरूको बेल अब जस्तै एउटा बेल मिनिमम तिन हजार रुपियाँ त्यो बेल तिरिदियो भने ऊ एउटा स्वतन्त्र जीवन जिउनु सक्छ बाहिर निस्किनु पाइन्छ जेलमा यति हाम्रो अब तपाईँलाई थाहा भएको जेल यस्तो फोहोर छ एउटा व्यवहार दुर्व्यवहारै छ बेसी नै भन्दाखेरि त्यो एउटा आफू जेलमा पर्या भए कस्तो हुन्थ्यो मलाई कसरी निकालोस् भन्ने सोच लाग्थ्यो होला सायद त्यही सोचलाई अलिकति कदर गर्दै अलिक शान्तिमा कामहरू गरिरहेको छु र हाम्रो हाम्रो दिलसोफा दिदी भन्ने एकजना हुनुहुन्छ उहाँले वृद्ध आश्रम चलाइराख्नु भएको छ उहाँको काममा अलिअलि सघाउने काम गरिरहेको छु अनि अब मुख्यत अब स्कुलै भयो हाम्रो सत्तरीजना नानीहरू छन् दुर्गम क्षेत्रका नानीहरू कोही त अहिले बनारस युनिभर्सिटीमा शास्त्रीय डिग्री गर्दै शास्त्रीय डिग्री पढि पढिरहेको छ र कतिजना चार तिन चारजनाले एसएलसी सकायो यसपालि अर्को आठजनाले एसएलसी पढ्दैछन् र त्यसै गरेर अब औपचारिक ढङ्गले आफ्नो शिक्षा अगाडि बढाओस् ताकि यो एउटा सांसारिक शिक्षा मात्र नभइकन आध्यात्मिक शिक्षा त हाम्रो छँदैछ यो संसारमा अहिले आधुनिक संसारमा के भयो भने खालि पढाइलाई खालि यो दिमाग फास्ट बनाउन मात्र दियो यतातिर डेभलप गर्न दिएन इन्टेलेक्चुअल क्यापासिटी डेभलप गर्न त राम्रो हो तर साथसाथै स्पिरिचुअल क्यापासिटीलाई पनि अलि प्राथमिकता दियो भने जीवनमा एउटा ब्यालेन्सका रूपमा अगाडि बढाउन सकिन्छ भन्ने मेरो विश्वास सो ती कुराहरूलाई अलिकति बेसी रेस्पेक्ट दिँदै जे जति काम पनि आफ्नो गर्न सकिरहेको छ त्यो सक्दो आफ्नो काम गर्नेतिर लागिरहेको छु हजुर अनि अब यो अहिलेको यो अमेरिका यात्राको बारेमा कुरा गरौँ साङ्गीतिक यात्राकै क्रममा हो नि अभिमुखको हो तर मुख्य लक्ष्य अघि मैले भने जब मैले हाम्रो पूजनीय गुरु दलाई लामाज्यूले जुन अहिले वासिङटन डिसीमा कालीचक्रको अभिषेक दिँदै हुनुहुन्छ त्यो एउटा हाम्रो बुद्ध धर्मका अनुयायीहरूको निम्ति एकदमै ठुलो महत्त्व राख्छ अहिलेसम्म मैले त्यो अभिषेक पाएको थिएन प्रतिता एकचोटि गएर पा पा पाएको हुन्थ्यो भन्ने त्यो इच्छा जागेको थियो र साथसाथै हाम्रो एकजना टेम्बदुर्जी भन्ने एकजना टिबेटन दाईले उहाँको इच्छा छ एउटा कन्सर्ट अर्गनाइज गर्ने र विशेष गरेर त्यो एकजना बाँसुरी बजाउने हुनुहुन्छ नवन खेचोक भन्ने उहाँसँग एउटा कन्सर्ट अर्गनाइज गर्ने इच्छा छ भन्दाखेरि ए हुन्छ नि भनेर मैले उहाँलाई हुन्छ भनेर भने त्यो भनिसकेपछि चाहिँ अब यहाँ आउ आउँदै हुनुहुन्छ न्युयोर्कमा एउटा र क्यानाडामा एउटा गरिहालौँ न भन्दाखेरि चाहिँ लो त लु भनेको थिएँ तर अब अलिकति प्रचार प्रसारमा विचार उहाँहरू अलिक पछि पर्नुभयो अर्को अब फेरि न्युयोर्कलाई अर्को एउटा चान्स दिने हो कि अब <laughs> दिन त पर्छ नि आफ्नो मान्छेलाई त दिनुपर्छ तर अलिकति राम्रो गरोस् है भन्ने कुरा अलिकति वार्निङ चाहिँ अगाडि दिन्छ अलिक खबर पनि अलि एडभान्स आएन सुटुक्क आउनुभयो जस्तो लाग्यो यो लास्ट मिनटमा कन्सर्ट गरे अर्गनाइज गरे जस्तो लाग्यो भन्नु त एक महिना अगाडिदेखि भने डिसीमा चाहिँ कन्सर्ट थियो कि उहाँ गुरु दलाइ लामाज्यूसँग मात्रै कन्सर्ट पनि छ तेह्र तारिक छ बेलुकी के चर्च भन्छ इन्फर्मेसन मेरो वेबसाइट मेरो फेसबुकमा पनि छ र अब मुख्य लक्ष्य अघि भने जस्तै उहाँको दर्शन पाउनु र उहाँबाट आशीर्वाद पाउनु हजुर अनि प्रायः जसो यस्तो भेटघाटमा इन्टरभ्यूमा अब धेरैले धेरै प्रश्न सोध्नुहुन्छ तपाईँलाई चाहिँ यो प्रश्न चाहिँ मलाई सोधिदियो हुन्थ्यो भन्ने लागेको छ कि कुनै जे जे छ त्यसै त्यसै दिउँ त्यसपछि बेसी बोल्नु पनि हुँदैन <laughs> ल थ्याङ्क यू है एकदम खुसी लाग्यो भेटघाट भयो अनि कुरा गऱ्यौँ थ्याङ्क यू स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू